तलब भुक्तानी बैंक खाताबाट मात्र हुन भएपछि भारतमा रहेका नेपाली मजदुर समस्यामा भारतीय बैंकमा खाता खोल्ने व्यवस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह चिसो मौसमसँगै बझाङमा दिनदहाडे वन्यजन्तुको खुल्याम शिकार हुँदै सम्बन्धित निकाय भने मौन द्वन्दकालमा राइफल बोकेकी बैतडीकी भगवती गिटी फोडेर दैनिकी चलाउँदै कञ्चनपुरमा विद्यालय उमेरका किशोर किशोरी लागु औषधको कुलतमा फस्दै र सरकारद्वारा बेरोजगार युवा लक्षित व्यावसायिक परियोजना प्रस्ताव माग प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु तलब भुक्तानीका लागि बैंक खाता अनिवार्य गरेपछि मजदूरीका लागि भारतमा रहेका प्रवासी नेपाली अन्यलमा परेका छन् भारत सरकारले कामदारको तलब बैंक खाता मार्फत मात्रै दिने प्रावधान लागू गरेपछि नेपाली मजदूर समस्यामा परेका हुन् नेपाली परिचय पत्रबाट भारतीय बैंकहरूमा खाता खोल्न नदिने गरेको र ठेकेदारले खातामै पैसा आउँछ भनेपछि नेपाली कामदारहरूलाई पारिश्रमिक पाउन समस्या भएको प्रवासी नेपाली कल्याणकारी संगठनका केन्द्रीय संयोजक हिक्मत सिंह रौतकीले बताएका छन् आइतबार भारतको उत्तराखण्ड राज्यमा भेला भएका भारतमा रहेका प्रवासी नेपालीहरूले समस्या समाधानका लागि छलफल गरेका छन् उत्तराखण्ड राज्यका तेह्र जिल्लामा मात्रै मध्य तथा सुदूरपश्चिमका पाँच लाख भन्दा बढ़ी मजदूर रहेको प्रवासी नेपाली कल्याणकारी संगठन उत्तराखण्डका संयोजक रतौकीले बताएका छन् नोटबन्दीका कारण पैसा नआएको भन्दै तलब रोकेका ठेकेदारले अब बैंक खाताबाट भुक्तानी गर्ने बताउने गरेको प्रवासी नेपाली कल्याणकारी संगठन उत्तराखण्डका संयोजक नवीन कुमार विकले बताएका छन् बैंक खाता अनिवार्य हुनुपर्ने भारत सरकारको प्रावधानपछि धेरै मजदूरले तलब पाउन छाडेका छन् बेकले भने यो समस्याले गर्दा लाखौं मजदूरमा अन्यलता छाएको छ नेपाली मजदूरहरूले भारतीय बैंकमा खाता खोल्नका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् दुवै देशका सरकारी अधिकारीको पहलमा मात्र यो समस्या हल हुन सक्छ उनले भने हामीले नेपाल सरकारसँग गुहार्नुको विकल्प छैन तलब पाउन प्रत्येक मजदूरसँग भारतीय बैंकमा खाता हुनुपर्ने प्रावधान लागू भएको उनले बताएका छन् तर भारतीय बैंकले नेपाली परिचय पत्रले खाता खोल्न नसक्ने बताएको विकको भनाइ छ यो प्रावधानबारे धेरै मजदूरलाई जानकारी नभएको भन्दै समयमै समस्याको समाधान नभए लाखौं नेपाली मजदूरलाई असर पर्ने भन्दै विकले नेपाल सरकारले पहल गरिनुपर्ने बताएका छन् बझाङ लगायत सुदूरपश्चिमका पहाड़ी जिल्लाहरूमा दिनदहाडे वन्यजन्तुको शिकार खुल्याम हुने गरेको छ चिसो मौसम बढेसँगै बझाङका शिकारीहरू वन्यजन्तुको खोजी गर्दै उच्चलेकाली भेगरमा भरुवा बन्दुकसहित टोलीमा शिकार गर्न पुग्ने गरेका छन् नेपालको राष्ट्रिय पंक्षी डाँफे मुनाल कालिज लगायतका पंक्षीहरू र थार झारल घोरल अर्न लगायतका जंगली जनावरहरूको बझाङका विभिन्न स्थानमा खुलेआम दिनदहाडै शिकार हुने गर्दछ जिल्ला सदरमुकाम चैनपुरका व्यापारीहरूसँग मिली खुलेआम बिक्री गर्दा पनि सम्बन्धित निकाय मौन रहेको छ दिनकै चार पाँच वन्यजन्तुको व्यापार सदरमुकाममै हुने गरेको छ भने अन्य ठाउँबाट पनि चोरी पैठारी गरी निकासी हुने गर्दछ कसैलाई नभन्ने शर्तमा एक शिकारीले दिनको तीस चालिस हजार आफूले मात्रै शिकार गरी कमाउने गरेको बताएका छन् बझाङको हिमाली भेग सुरमा साइपाल अपि हिमालको सेरोफेरोमा पाइने यी लगायतका अन्य वन्यजन्तुहरू शिकारका कारण लोप हुने स्थितिमा पुगेका छन् सेती अञ्चल अस्पताल धनगढ़ीमा डायलासिस उपचार शुरू भएको साढे तीन महिना पूरा भएको छ डायलासिस उपचार शुरू भएपछि सुदूरपश्चिमका नौ जिल्लाका मृगौलाका समस्या भएका बिरामीहरू आउन थालेका छन् डायलासिस उपचारको लागि नाम दर्ता गरेका सडचालिसजना बिरामी मध्ये अहिले चौध जनाको उपचार भइरहेको छ रिपोर्ट बिहान र दिउँसो गरेर दुई चरणमा मृगौलाका बिरामीको उपचार हुँदै आएको सेती अञ्चल अस्पतालले जनाएको छ सेती अञ्चल अस्पतालमा डायलाइसिस सेवा नहुँदा नेपालगंज काठमाडौँ जानुपर्ने बाध्यताबाट मुक्त भएको बिरामीले बताएका छन् बिरामी सेती अञ्चल अस्पताल धनगढ़ी डायलासिसको उपचार सेती अञ्चल अस्पतालमा शुरू भए पनि मेसिन अभावका कारण सबैलाई उपचार गर्ने समस्या भएको हो सरकारले अञ्चल अस्पतालमा अझै थप मेसिनको व्यवस्था गरेर सबै मृगौला रोगीलाई सहज हुने बिरामीका आफन्तले बताएका छन् सेती अञ्चल अस्पतालमा उपचारको लागि नाम दर्ता गरेका सडचालिस जना बिरामी मध्ये चौध जनाको उपचार हुँदै आएको डायलासिस कक्षका कर्मचारी बिन्दु चौधरीले बताएका छन् बैतडीको तल्लो सड़कका एक स्थानीय बासिन्दाले उदयदेव स्वास्थ्य चौकीलाई निशुल्क रूपमा करिब पाँच लाख बराबरको जग्गादान गरेका छन् जग्गादान गर्नेमा उदयदेव नौ मकैलका अठहत्तर वर्षीय सन्तोष सिंह ठकुराठी रहेको उदयदेव स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र महताले जानकारी दिएका छन् ठकुराठीले करिब पाँच लाख बराबरको साढे चार रोपनी जग्गादान गरेको उदयदेव स्वास्थ्य चौकीले जनाएको छ यसअघि स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन बनाउन जग्गा अभाव रहेकाले अब उक्त जग्गामा सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने स्वास्थ्य चौकी इन्चार्ज महताले बताएका छन् आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा बैतडी जिल्लामै उत्कृष्ट हुँदै प्रथम स्थानमा उदयदेव स्वास्थ्य चौकी रहेको थियो यसअघि बैतडीको ढिलासेनी सातका गंगादत्त जोशी तीन रोपनी र हाट तीनका गगन सिंह बोहरा दलबहादुर बोहरा कलावती बोहरा पार्वती देवी बोहरा सगोल रूपमा दुई रोपनी गरी पाँच रोपनी निशुल्क रूपमा हाट स्वास्थ्य चौकीलाई जग्गा दान गरेका थिए चितौन राष्ट्रिय निकुञ्जबाट कञ्चनपुरको शुक्ला फाँटा वन्यजन्तु आरक्षमा यो वर्ष पनि गैडा स्थानान्तरण गर्ने भएको छ माघ र फागुन महिनामा गैडा स्थानान्तरणको उपयुक्त समय भएकाले कोशी टप्पोबाट अर्न ल्याउने काम सकिने बित्तिकै गैडा स्थानान्तरणको प्रक्रिया शुरू गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनु भएको छ अघिल्लो वर्ष चितौन निकुञ्जबाट पाँचवटा गैडा बर्दिया पठाइएको थियो दुईवटा बच्चा समेत जन्मिएको र राम्रो देखिएकाले यो वर्ष अर्को महिनातिर गैडा बर्दिया र शुक्ला फाटामा पठाउने उनले बताएका छन् तीन वर्षमा चितौनबाट बर्दिया र शुक्ला फाटामा गरी तीस गैडा स्थानान्तरण गरिने दुई सालमा सरकारको निर्णय रहेको चितौन निकुञ्जका सूचना अधिकारी सुरेन्द्र अरियालले बताएका छन् यो वर्ष कम्तीमा दसवटा पुर्याउने लक्ष्य रहेको वन्यजन्तु विभागले जनाएको छ नेपालमा रहेका छ सय पैंचालिस गैंडा मध्ये चितवनमा मात्रै छ सय छन् भने बर्दियामा चौतिसवटा शुक्ला फाँटामा आठ र पर्सामा तीन रहेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहरज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ द्वन्दकालमा राइफल बोक्दै हिँडेकी बैतडीकी भगवती सार्कीले अहिले गिटी फोडेर दैनिकी चलाइरहनु भएको छ कक्षा पढ्दै माओवादी भएकी उनलाई सेना समायोजनका बेला अयोग्य भनेर घर फर्काउँदा पाउनुपर्ने कुनै रकम समेत नदिएर घरमा फर्काइएको उनले बताएकी छन् तत्कालीन माओवादी सेनाको लोकेश स्मृति ब्रिग बिग्रेड सातौं डिभिजनमा कार्यरत भगवतीले लामो समयदेखि पार्टीमा काम गरेको भए पनि पार्टीले आफूलाई नहरेको दुखेसो गर्नु भएको छ अरू अयोग्य भएका लडाकुले लाख रूपियाँ पाउँदा आफूलाई भनी रित्तै हात फर्काइएको उनले दुखेसो गरेकी छन् पढ्ने बेलामा बन्दुक बोकेपछि आफू शिक्षाबाट पनि वञ्चित भएकाले बेरोजगार हुनु परेको उनले बताएकी छन् युद्धको बेला देश र जनताको लागि लड्ने बेला योग्य भयौं तर शान्ति भइसकेपछि सेना समायोजनका बेला अयोग्य भयौं उनले भनिन् नेपालमा शान्ति स्थापनापछि माओवादी पटक पटक सरकारमा गए पनि आफूहरूलाई नहेरेको भन्दै उनले दुखेसो गरेकी छिन् विद्यालय पढ्ने उमेरका किशोर किशोरी लागू औषधको कुलतमा फस्न थालेपछि कञ्चनपुरको झलारीका अभिभावक चिन्तित भएका छन् भारतीय निकटवर्ती बजारमा रहेका औषधि पसल र स्थानीय बजारमा रहेका निजी औषधि पसलबाट बाह्र वर्षदेखि सोह्र वर्ष मुनिका किशोर किशोरी लागू औषध खरिद गरी प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित भएका हुन् नेपालमा बेच्ने प्रतिबन्धित गरिएका लागू औषधका रूपमा प्रयोग हुने औषधि खुल्यामा औषधि पसलमा बिक्री हुँदा आएकाले स्थानीय प्रशासनले कड़ा निगरानी गरी नियन्त्रण गर्नुपर्ने शिक्षिका धर्मा भण्डारले बताएका छन् किशोर अवस्थाका बाल बालिका नशामा लट्ठ परेका हुन्छन् अभिभावकले समेत सासु नदिँदा समस्या झनै बेकराल बन्दै गएको छ उनले भनिन् अभिभावकले बालबालिकालाई पढ्नका लागि विद्यालय पठाउँछन् राजनीतिक कर्मी लालबहादुर महराले भने बालबालिका कुलतमा फँसेका कारण विद्यालय बाहिर नशामा डुबेका भेटिँदा अभिभावक निकै चिन्तित छन् बालबालिकालाई कुलतबाट बचाउन अभिभावक सचेत हुनुपर्ने हुन्छ स्वास्थ्यकर्मी गंगा बस्नेतले भनिन् निजी र सामुदायिक दुवै विद्यालयमा लागू औषधले पुर्याउने हानिबारे विद्यार्थीलाई सचेतनामूलक शिक्षा दिनु आवश्यक रहेको छ बानी लवाई खवाई र संगतले समेत असर गर्ने भएकाले अभिभावकले बालबालिकाको बानी सुधार्नका लागि समेत घरबाटै प्रयास गर्नुपर्ने समाजसेवी दिलबहादुर बुढाले बताएका छन् लागु औषध लगायतका अनैतिक कार्य गर्नेलाई प्रहरले पक्राउ गरे राजनीतिक दबाव दिएर छोड्ने बाध्य गराउने परिपाटीले समेत लागु औषधको प्रयोगमा बढ़ावा मिलेको पूर्व देखतबोली गाविसका अध्यक्ष तनुकलाल चौधरीले बताएका छनृ गाउँ टोलका युवा मिलेर गाउँमै केही गर्न चाहनुहुन्छ तपाईँहरूले बनाउने व्यावसायिक उद्यमको योजनालाई सरकारले सहयोग गर्ने भएको छ तर यसका लागि सामूहिक रूपमा संगठन संगठित दर्तावाला संस्था भने आवश्यक रहेको छ राष्ट्रिय युवा परिषदले बेरोजगार युवा लक्षित गरी व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ यसमा उत्कृष्ट प्रस्तावले सरकारबाट आवश्यक सहयोग पाउनेछ एउटै वडाका युवाले संयुक्त रूपमा समूह बनाएर त्यसलाई आवश्यक प्रक्रियासहित दर्ता गर्नुपर्नेछ पुरानो संस्था भए त्यस मार्फत पनि व्यावसायिक परियोजना प्रस्ताव गर्न सकिनेछ फागुन तीन गते भित्र त्यस्ता युवा समूहले परियोजना प्रस्ताव गर्न सक्ने जनाइएको छ पचहत्तर जिल्लाका दुई सय चालिसवटै निर्वाचन क्षेत्र क्षेत्रमा एक ओडा दश युवा एक उद्यम कार्यक्रमका लागि परियोजना प्रस्ताव गरिएको हो कृषि वन पशुपक्षी विज्ञान सूचना प्रविधि संचार कला तथा संस्कृति लगायतका क्षेत्रमा आधारित भएर परियोजना तयार गर्नुपर्नेछ पाँच वर्षसम्मको लागि ती परियोजनाले काम गर्नुपर्नेछ सोह्रदेखि चालिस वर्ष उमेर समूहका पाँच महिला सहित जम्मा दश युवाले परियोजना प्रस्ताव पेश गर्न सक्ने सीमा दिइएको छ स्थानीय स्रोतमा आधारित हुने परियोजनाले समूहका सबै युवालाई लाभ दिन सक्ने हुनुपर्नेछ युवा परिषदले जिल्लाको युवा समिति कार्यालय मार्फत यो प्रस्ताव पेश गर्न अनुरोध गरेको छ वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृतिका लागि ताहचलको श्रम ग्राममा लामो लाइन बस्नु नपर्ने भएको छ सोमबारदेखि सबैले श्रम इजाजतको आवेदन अनलाइनबाटै शुरू भएको हो वैदेशिक रोजगार विभागले एक महिना पहिले शुरू गरेको अनलाइन सिस्टम अब व्यक्तिगत श्रम स्वीकृतिका लागि पनि लागू भएको छ यसअघि म्यान पावर व्यवसायले मात्रै संस्थागत पूर्ण श्रम स्वीकृति लिने गरेका थिए सोमबारबाट भने व्यक्तिगत स्वीकृति लिने र श्रमको रिइन्ट्री गर्ने कामदारहरूको आवेदन अनलाइनबाट बुझ्न शुरू गरिएको श्रम तथा रोजगार मन्त्रालयका सूचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिएका छन् सबै किसिमका स्वीकृति अनलाइन सिस्टममा शुरू भएपछि श्रम इजाजतको प्रक्रियाका लागि बारम्बार काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने छैन अब जतिसुकै ठाउँबाट अनलाइन आवेदन गर्न सकिनेछ सबै प्रक्रिया टुंग्याएपछि श्रम स्वीकृतिको स्टिकरका लागि मात्रै पासपोर्ट लिएर विभागमा जाँदा हुनेछ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अप्तरियाले जनाएको छ हिजो बिहान कञ्चनपुरको सोह्र नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना पाँच ख सात आठ सात नौ नम्बरको बसले बेतकोट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 निकाय भने मौन द्वन्दकालमा राइफल बोकेकी वैतरीकी भगवती गिट्टी फोडेर दैनिकी चलाउँदै कञ्चनपुरमा विद्यालय उमेरका किशोर किशोरी लागु औषधको कुलतमा फस्दै र सरकारद्वारा बेरोजगार युवा लक्षित व्यवसायिक परियोजना प्रस्ताव माग समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार